नमस्कार एवं हार्दिक लोकमय साङ्गीतिक अभिवादन टक्राउन चाहन्छु कार्यक्रम लघुसङ्कारको प्रतीक्षा गरेर बस्नुहुने सम्पूर्ण लोकपारक मित्रहरूमा सँगै सम्पूर्ण श्रोता मित्रहरूमा पनि हामीलाई सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सन्देहका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्च र इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कममा लगन गरेर सुनिरहनु भएको छ कार्यक्रम लोकसङ्कार हप्तामा छ दिन आउने गर्दछ त्योमध्ये पनि अनि आइतबार र बुधबारको श्रृङ्खलामा रहेर विभिन्न लोकसङ्गीतको क्षेत्रमा आबद्ध स्रष्टासँग भलाकुसारी गर्दै आइरहेका छौँ भने आजको यो श्रृङ्खलामा छौँ आजको यो श्रृङ्खलामा रहेर तपाईँको माझमा हामी केही नयाँ लोकदोरी आवाजहरू तपाईँको माझमा प्रस्तुत गर्नेछौँ दस बजीसम्मको बीचको यात्रा हो र यो यात्रामा तपाईँको साथ मिल्नेछ सुनेर साथ दिनुहुनेछ पूर्ण रूपमा विश्वास पनि राख्न चाहन्छु आजको यो श्रृङ्खलामा छौँ प्रविधि कक्षीबाट मित्र रिजन हो अनि आवाजबाट म तपाईँकी लोकसहयात्री सूर्य ढकाल लोकसङ्गीतको बजारमा पछिल्लो समयमा चर्चा अनि परिचर्चा बटुल्न सफल आवाजहरू आजको यो श्रृङ्खलामा तपाईँ माझ प्रस्तुत गर्ने नै सो थुप्रै थुप्रै आवाजहरू रहिरहेका छन् यति बेला भने कार्यक्रमको लागि अगाडि बढाउन चाहन्छु एउटा सुन्दर लोकदुखी आवाजबाट कस्तो होला बोली गीत सङ्ग्रहमा समावेश आवाज हो रामजी पौडेल अनि तुलसा जेसीको समुद्र सुरु हो भने रामजी पौडेलको लय तथा शब्द सिर्जना हो र जुन आवाजलाई आशिष म्युजिक प्रालीले बजारमा लिइरहेको आवाज पनि हो यति बेला भने तपाईँको लागि कस्तो होला बोली बजेसी पाउने दस चढ्न क्याम्पसमा जानी बस कस्तो होला भोलि यही बाटो ओहोर दोहोर गर्छिन् एउटी मैया उनलाई मात्रै हेरिरहँदै हुन्छ आज भोलि जहिले पनि बजेसी पाउने दस चढ्न आउँछिन् क्याम्पसमा जानी बस कस्तो होला भोलि यही बाटो ओहोर दोहोर गर्छिन् एउटी मैया बिराउँदै हुन्छ जबले यही बाटो होहोर दोहोर गर्छिन् एउटी मैया उनलाई मात्रै हेरिरहँदै हुन्छ जबले तिया धाउँदैन कोठाभित्र बस्नै मन लाउँदैन कस्तो होला भोलि यही बाटो दोहोर दोहोर गर्छिन् एउटी मैया उनलाई मात्रै हेरिरहँदै हुन्छ आज भोलि बाटो हेर्छु यतिया धाउँदैन कोठाभित्र बस्नै मन लाउँदैन कस्तो होला भोलि यही बाटो दोहोर दोहोर गर्छिन् एउटी मैया रमाइ हुन्छ जबली यही बाटो ओहोर दोहोर गर्छिन् एउटी मैया उनलाई मात्रै हेरिरहनै हुन्छ हजुर मित्र कस्तो होला भोलि रामजी पौडेल अनि तुलसा जेसीको आवाजमा सजिएको आवाज कार्यक्रममा कार्यक्रमको पहिलो लोकधोरी आवाज सँगसँगै कार्यक्रमको शुभारम्भ गरिसकेका छौँ कार्यक्रम लोकझङ्कारको आजको यो श्रृङ्खलामा छौँ प्रविधि कक्षीबाट मित्र रेजन अनि आवाजबाट तपाईँकी लोकसह यात्री सूर्य ढकाल रहिरहेको छु सँगै समुद्र लोकधोरी आवाजहरू सधैँ छन् पछिल्लो समयमा बजारमा चर्चा अनि परिचर्चा बटुल्न सफल आवाजहरू तपाईँको माझमा आजको यो श्रृङ्खलामा प्रस्तुत गरिरहेका छौँ यो सङ्गीतको बजार त्यसो त थुप्रै गीत सङ्गीतमा केही वास्तविकता लुकेको हुन्छ र गीत सङ्गीतमै वास्तविकता बोलिएका पनि हुन्छन् भनिन्छ त्यसरी एउटा संस्कृति तथा अनि भाषा साहित्यमा नेपाललाई निकै अगाडि मानिन्छ र एउटा लोक संस्कृति नेपालको पहिचान तथा गौरव पनि हो नेपाली लोक संस्कृति पुरानोबाट बिस्तारै नयाँ बनिरहेको छ र पुराना गीत सङ्गीतमा वास्तवमै हाम्रो जीवन झल्किरहेको हुन्छ अनि तिनै सङ्गीतमा हामीले हाम्रो वास्तविकता र पहिचान पाउँछौँ तर यस्ता गीत सङ्गीतहरू कमै गाइन थालेका छन् यो भने दुःखको कुरा हो पछिल्लो समयमा यस्तै हामी पाइरहेका छौँ यस्तै यस्तै आवाज बजाउने क्रममा यति बेला लागि अर्को एउटा आवाज पनि हामी बजाउने तर्खर गरिरहेका छौँ सुन्दै सुन्दर बस्नेतको गीतै सङ्ग्रह हो अभागी यो निधारमा गीती सङ्ग्रह पनि हो जुन पछिल्लो समयमा बजारमा आएको आवाज पनि हो र भर्खर मात्र देवीघरती अनि तिलक ओलीको सुमधुर स्वर हो भने लय तथा शब्द सृजना हो तिलक ओलीकै र जुन आवाजलाई अम्बिका म्युजिक प्रालीले बजारमा लिएर आएको आवाज पनि हो अभागी यो निधार गीतै सङ्ग्रहमा समावेश आवाज कार्यक्रममा तपाईँको लागि प्रस्तुत गर्न गइरहेका छौँ त्यस्तै यो आवाज पनि पछिल्लो समयमा निकै चर्चा अनि परिचर्चा बटुल्न सफल आवाज बनेको छ कार्यक्रम लोकझङ्कारको यो श्रृङ्खलामा तपाईँको लागि आवाज बजाउने तर्खरमा हामी रहिरहेका छौँ अहिले बेला भने आवाज सुन्छौँ रिजन्जीले बजाउँदै हुनुहुन्छ अभागी यो निधार गीत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 सम्पूर्ण यी कुराको जानकारी र हामी केही भलाकुसारी गर्ने क्रममा राष्ट्रिय कलाकार अथवा जुन एउटा लोकसङ्गीतको क्षेत्रमा आबद्ध छन् तिनै स्रष्टासँग भलाकुसारी गर्दै आइरहेका छौँ आजको श्रृङ्खलामा तपाईँमाझ यिनै यस्तै आवाजहरू राख्दा राख्दै अब भने बिस्तारै समय ढल्किने क्रममा छ र प्रविधिको विषयबाट बेदा बाँग्नुपर्छ भनेर इसारा गर्दै हुन समेत वेजनले र अब भने तपाईँमाझबाट हामी छुटेर जानुपर्ने बेला भइसकेको छ तर त्योभन्दा पहिला कार्यक्रम सुनेर साथ दिनुभयो हामीलाई प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा सम्पूर्ण लोकपारक मित्रहरू र सम्पूर्ण श्रोता मित्रहरूमा धेरै धेरै धन्यवाद बोल्न चाहन्छु अनि धन्यवाद बोल्न चाहन्छु यतिका जेलसम्म प्रविधि कक्षबाट सघाउने मित्र रोजनलाई पनि र पृष्ठभूमिमा गुन्जिसकेको छ एउटा आवाज जुन अत्याधिक मात्रामा चर्चा अनि परिचर्चा बटुल्न सफल बनेको छ एकनारायण भण्डारीको लय तथा शब्द